एकचालिस बुढो भुमा माझीका आँखा सामु अब अन्त कतैबाट आशाको झिल्को सम्म पनि रहेन अब त गाउँमा भोगको पन्जाले फाटाफुट्टा एकाध ज्यान पनि गाँच्न थालेको थियो चार दिन अगाडि झाँक्रे माझीको चार वर्षे छोरो आन्द्रे सुकेर मरेको थियो अनि त्यस आपत्तिको रुवावासीको स्वर गाउँको हावामा बिलाउनै पाएको थिएन त्यस पन्जाले अर्को ज्यान पनि गाँज्यो हिजो रातिदेखि नै बुद्धिका छोरा र छोरी घिटी घिटी पारेका छन् गाउँका धामी झाँक्री जान्ने लामाले चिन्ता गर्ने आखत हेर्ने गरे वारीपारीका देउतालाई भाकल पूजा पनि पन्छाए डिलका भ्युसिनलाई कालो कुखुरो पनि भोग चढाए तर केही सिप लागेन आखिरमा यो सब भोकैको महामारी हो भन्ने निदो भयो अब चुप लागि बसेर भएन बुढाले एक साँझ सबैलाई आफ्नै आँगनमा भेला गरायो उसका आँगनका डिलबाट पनि इन्द्रावतीले चार वर्ष अघि छोडेको त्यो ढुड्यान बगर टर्कारै देखिन्थ्यो इन्द्रावतीले आफ्नो बेगलाई उत्तरबाट मोडेर दक्षिण पहरोतिर हान्दा छोडिएको यो बाँझो झन्डै सत्तरी अस्सी रोपनीको थियो यसलाई खोलो नलाग्ने गरी अग्ल्याएर बलियो डिल र कुलो बनाएर सपार्न सके त तिस चालिस धुरी माझीका ज्यान पाल्न केही न केही भर्थे त अवश्य हुन्छ यसलाई सबै ज्यानले मिलेर बनाउने हो भने यो जेठ भयो असारका आधा आधीसम्म त रोप्न सकिन्छ अनि चार महिना पेटमा पटुका कसेर पनि मङ्सिर लागेपछि बाँच्ने केही आशा त हुन्छ तर त्यस ढुङ्गाले नै बगरा गएर सिँगुरी खेल्नेको हो काले माझीले अलि चिडे चाहिँ भन्यो गर्ने भन्ने बलिया बाङ्गा साना काजीका प्रतापले झ्याला सडिरहेछन् बाँकी पनि उसैका डरले विकासका खोजा कोही दलालघाट कोही पाँच खाल र कोही बाह्र बिसी पुग्या छन् मुगलान पस्या छन् अब बाँकी तिमी हामी नहौ एक त बुढो हाड खोक्रो पेट मिहिनेत कुन बुताले गर्ने तर चुप्पो लागेर हात कमरा बाँधेर बसेर पनि त भएन नि के भयो बुढो भुमाले गाउँलेलाई हँस्याउन भन्यो तिमीहरू डराउँछौ भने लो हिँड म लाग्छु अघि समा त चाँदै कोदालो माझीहरूका मरेका आँखामा आशाको एउटा क्षीण प्रकाश फुटेको देखियो मान्छेलाई भोक रोग शोक जेसुकै कुरासँग जुझ्न पनि आशाकै सहारा चाहिन्छ बाँच्ने आशा भूमा बुढाको अगुवाईमा भयभरका आइमै लोग्ने मान्छे केटाकेटी र बिरामी बाहेक सबै ढुङ्गे बगरलाई उब्जाउ र मलिलो खेतमा बदल्ने सङ्घर्षमा जुटे केही दिनको भोक थकाइ मारेर गरेको अमानुषिक श्रमद्वारा उनीहरूले खोलातिर एउटा अग्लो र मोटो आली चिने र सानोतिनो साबिकको बाढी पस्न नसक्ने गरी किल्लाबन्दी गरे सकेसम्म ढुङ्गा र ढुङ्ग्यानहरू पन्छाएर पाङ्गो र माटो निकाले अनि पछि खोलैको माथिबाट एउटा हाँगो काटेर ल्याई कुलाको रूपमा बगर पठाए त्यति मात्र होइन यतिन्जेल सञ्चित गरिराखेको सुँगुर र गोरु बाख्राका मल ओसारेर माटो पनि मले खनजोत गरी असार सकिँदा नसकिँदा रोपेर पनि सके अब माझीहरूका ज्योति मरेका आँखामा एउटा विशिष्ट जीवनको तेज झल्कन थालेको देखियो भलै अब चार छ महिना जिन तिन गरी काट्न सकिए त मङ्सिर लागेपछि अनि आफ्नो नयाँ हवेलीको माथि बुर्जामा प्रत्येक साँझ मेच हालेर बसेको साना काजी पनि उनीहरूको यस अजय शक्तिलाई चकित दृष्टिले हेर्ने गर्थ्यो माझीहरूको अपरिमित शक्तिले उसका बाबुले मिहिनेत गर्नु बेकार ठानेर छोडिदिएको त्यो मृत धरतीलाई देख्दा देख्दै उब्जाउ लायक खेतमा बदलिदिएको देखेर रिसाउने कि दङ्ग पर्ने निर्णय गर्न सकिरहेको थिएन ऊ अब महिना डेढ दुई एक पछि त यसमा सुन झैँ धानका बाला पनि झुल्न थाल्नेछन् अनि त यी दरिद्र च्वाचेका सासहरू हरे उसले रुनु न हाँस्नु चाहिँ भएर आफ्नो जम्रो हरे तेवारीसँग सोध्यो के बुवाले त्यो बगर यी सुँगुर पाठाहरूले तिन वर्ख लगान माफ गरिबक्सेको पक्कै हो बकस भएको त निर्क्यौलै हो हरेले भन्यो तर लेखापढी भएरै त कहाँ हो र खालि मुखका भरमा हो सानो काजीले हुङ्कार गर्यो केही बेर ऊ खोत्लियो तिन वर्ष लगान माफ के को खुसीमा लगान माफ गर्ने यी बजियाहरूलाई होइन भन त हो त नि बुवाले बकस भएको सबुत प्रमाण के छ र माझीहरूले नयाँ उत्साहले कठोर मेहनत गरेर बनाएको बगर खेतमा भदौको आधा आधीमै धानका हरिया सुनौला बोट खिलखिलाएर झोल्न थाले अब पख एकाध महिनामा त हाम्रा खेतमा सुनका बाला झैँ धानका बाला झोल्छन् यसपालिको दसैँ तिहार भातै भात खाएर मनाउला भोकको ज्वालामा पिल्सेर गहन व्यथा र पीडा बोकेका आँखाले आफूतिर हेर्ने आफ्ना लालाबालाका रुखा मैला कपालमा आफ्ना काठ जस्ता कङ्का लाउलाले स्नेहको खेल खेल्दै बुढापाकाहरू सान्त्वना दिन थाले आज खाली पेट सुत्नु परे पनि भोलिको आशा पलाएकाले उनीहरूले आफ्ना दुःख पीडा भुले चाहिँ लाग्दथ्यो अब एकाध महिना मात्रै हो यसरी अभाव र भोगका बीचमा पनि इन्द्रावती किनारका यी माझीहरू अब निश्चिन्त झैँ भएर आफ्नो जीवन चलाउन लागे चाहिँ देखिए उनीहरू दिनभर साँझ बिहान लहलहाउँदा धान बालीमा एक टक आँखा बिछाएर त्यसैको हरित शीतलताको अनुभव सँगालेर राति मस्तसँग सुत्थे तर भूमा माझी भने रातमा निश्चिन्त र सुखको निन्द्रा सुत्न सक्दैनथ्यो एकातिर खेतमा लाहलाहाका धानका बोटले मनमा केही आश्वासनको थुम्थुमाइदिन्थ्यो भने अर्कातिर आफ्ना बेपत्ता भएका एक सय एक तन्नेरी छोरा भातिजा भीमे जयमाने शोभिते नारने हिरे जस्ता तन्नेरीहरूको स्मृतिले मगज ठोक्थ्यो आफ्नी टुहुरी छोरी लालगेडीको सबजनाले मुटु चिर्थ्यो कहाँ होली त्यो अभागी टुहुरी यसै गरी प्रत्येक रात तल्लो माझीटार निश्चित नेत्रामा डुब्थ्यो र बुढो भूमा त्यस्तै रातमा छटपटाउँथ्यो रात अध्यारो औँसी पक्ष भएकोले चारैतिर चारै दिशा कालो मसीमा डुबे झैँ लाग्थ्यो सम्पूर्ण धरती नै श्मशान झैँ चकमन्न र शून्य निरव त्यस्तै एउटा आधा रातमा एक्कासी एउटा कालो हात्ती उठे चाहिँ कालो बादलको ढिस्को दक्षिण पश्चिम नालदुम देउपुरको ज्योतिबाट उठेर आफ्नो कालो सुँड पसार्दै एकपल्ट फुङ्कार गर्यो देख्दा देख्दै त्यो कालो हात्ती आफैमा फुल्लिँदै फुक्दै गएर एकैछिनमा इन्द्रावतीको उपत्यकामाथि देखिने सम्पूर्ण आकाश ढाक्यो हावामा उसको चाप बढ्दै गएको अनुभव भयो र देख्दा देख्दै दुई चार थोप्ला पानीका खसेर वर्षभरि प्रखर गर्मीले बलेको बगरको उत्तप्त बालुवामा झानियो झ्वाइँ अनि त्यसपछि हावाको चाप सँगसँगै पानीको बेग बढ्दै गयो माझीहरूको गाउँ सम्पूर्ण निद्रामा अचेत थियो तर बाहिर प्रकृतिमा भने एउटा भयानक युद्धको तयारी हुँदै थियो गड्याङ गुडुङ गड्याङ गुडुङ चट्याङ चुटुङ चट्याङ एकपल्ट भयानक रूपले पर कतै अन्तरिक्ष गर्ज्यो त्यसको गहन गम्भीर धमाकोले एकपल्ट सम्पूर्ण धरतीका कण कण कापे पहाडका कन्दरा पर्वतका चुचुरा सबै माझीहरूका झिझा माटा घर फुसले निर्मित घरहरू त औलो ज्वरोले नै मधुरु झैँ भए सबै माझी त अचेत निद्रामा थिए तर बुढो भुमा अर्धनिद्रामा थियो यही चट्याङको स्वरले बुढाको चेतनालाई झङ्गल झुङ्गल पारिदियो के भयो उसले आधी ससुर र आधी मौन प्रश्न आँखामा भरेर अँध्यारोमा फ्याँक्यो तर यसको उत्तरमा बाहिर एउटा विशेष प्रकारको एकनासे आवाज बाहेक केही सुनिएन हो उसको सानो घर भने अझै भुइँचालोले कामे झैँ कामिरहेको थियो त्यसको कम्पलहर थामिसकेको थिएन के भुइँचालो गयो बुढाले भित्र प्रश्न गर्यो अनि आफ्ना कानलाई विशेष गरी तिखारेर बाहिरको आवाजमा लगायो झम झम झम झम एकनासको झमझमको आवाज वर्षाउ भएछ बुबाले कुनै विशेष उल्लासको अनुभव नगरी मनमा सोच्यो यो कुयामको वर्षाउको के भाव हुन्छ तर जे होस् वर्षाउ भएछ तर बर्सात मात्र होइन घनघोर मुसलधारे झमझम आवाज बढ्दै बढ्दै गएर बुढा भुमाको मस्तिष्क नसा नसामा मुटुका सिरा सिरामा घनले झैँ हिर्काउन थाल्यो त्यस आवाजले रातको अरू सम्पूर्ण आवाजलाई दबाइदियो ड्याङ ग्राङ झम झम झम झम गड्याम च्याङ एक्कासी बिजुलीको तीव्र प्रकाशले छाप्रोको एक एक चेरा धाजाबाट पसेर उसलाई अन्धवत बनाउनुका साथै घरको इँट इँट थर्कने कानको जाली फुट्ने गरी चड्केको आवाजले भुमाला आफ्नै दुवै हातकेलाले कान थुन्न बाध्य गरायो नृसिंह नृसिंह इन्द्रभङमान नजिकै हुँदो कसका घरा गोठा बजायो है यत्रो बर्खा थोप्पो नझरी बित्यो अब हिउँद लाग्न थालेपछि जनै पुर्ने पनि बितेपछि अब सगरले लाखौँ घैला एकैपल्ट फोरेर ओहिराइदिए जस्तो छ एक्कासी अर्को एउटा बेग्लै स्वरले भोमा माझीको सातो उडाइदियो उसलाई लाग्यो कतै उसकै पैताला मुनिकी धरतीको एउटा ठुलो चोइटो भयानक आर्तनाद गर्दै पाताल भाँसियो ए कहाँ के भयो बुढो आत्तेर जुरुक्क उठ्यो कतै गोलमाथाको टोपी त ओहिरिएन कतै बडर्या पाखाइ त ओहिरिएन घामै त सोलोलो भएन कतै ढाप खोलाको पहराको छाती नै त फुटेन आफ्नो बेतोडसँग ढुकढुक गर्दो मुटु बेसरी थिचेर उसले कानलाई बाहिरको प्रलयको आवाजमा देखार्यो बाघ गर्जे झैँ गर्जे गयो के को हुङ्कार हो यो एक नास के प्रलयको नाच हो यो के यस्तै हुन्छ प्रलय बुढो भुबाको मस्तिष्कमा अनेक दुशङ्का र दुश्चिन्ताका भावनाहरू मडारिन थाले ऊ जति जति कान तिखार्थ्यो उति उसका कानमा आवाज डर लाग्दो भएर सुसाउँथ्यो हे ईश्वर देउता देवी देउता के रातभर यस्तै भइरहने हो कि अब ऊ चुप लागेर बस्न सकेन ऊ उठेर झ्यालमा गयो र झ्यालको आधी फक्लेटो डराइ डराई खोलेर बाहिर हेऱ्यो बाहिर सर्वत्र अन्धकारको जगल्टा फिन्जारिएको त्यसमाथि मुसलधारे वर्षा कतै केही देखिन् धरती र आकाश एकाम्य केवल पल्लो आँगनका एक हात घरहरू मात्र केही काला थुप्राका रूपमा अस्पष्ट देखिन्थे बुढाले आँखामा अलिक बल पारेर हेऱ्यो पल्लो घरको झाँक्री काइलो पनि झ्यालमा आएर उभ्येछे आवास भयो एउटा कालो छाया जस्तो आकृति त्यसै बेला पूर्वदेखि पश्चिमसम्मको लामो अनेक भङ्गालायुक्त बिजुलीको लहर उठेर क्षणका लागि सात सूर्यको प्रकाशले छोपे चाहिँ दिगन्त छोपिदियो अनि एउटा विचित्र गढ छ्वाङ छ्वाङ छ्वाङ स्वरले माझीका चेतनालाई झस्काइदियो होइन हे मिजार दाई काइलो माझीले आतङ्कले भरिएको स्वरमा भन्यो कतै तल नयाँ खेतको मेट त भत्काएन राको साँको सल्काएर हेर्न जानुपर्ने त होइन अलि पानी मत्थर नभई राखेको के लाग्छ बाहिर हेर त वर्षा घट्नुको सट्टा झन् बढ्दो छ बोडो बोमाले यथार्थको अनुभव गरेर भन्यो साँच्चै वर्षाको अविरल स्वर घट्नुको सट्टा झन्झन चर्को स्वरमा बढ्दै गएको सुन्नियो टाढाबाट कुनै भयङ्कर राक्षस सुसाएर आएछै अनि बिचबिचमा घराङ राङ राङ राङ ढम कान फुटाउने मुटु टुक्राउने आवाज तर अन्धकारको चुकमा बाहिर आँखा च्यातेर हेर्दा पनि यसले कति विनाश लीला गरेको छ भन्ने कुरा ठम्ब्याउन सम्भव थिएन आखिर दुवै बुढाहरू झाल बन्द गरेर आफ्ना जालमा कुटमुटिए भोलिपल्ट बिहान पानी अलि मत्थर भएपछि दुई चारजना बाजेहरू घुम ओढेर हातमा कोदाली कोदालो लिएर रातिको घनघोर वर्षाले रचेको विनाश लीला हेर्न पुछार चौरतिर ओर्ले तर ढोकाबाट बाहिर पाइला हाल्नैलाई उनीहरूलाई भयानक कठिनाईको मुकाबिला गर्नु पर्यो तल खोलासम्मै बाटाघाटा सम्पूर्ण खोरिया लागेर एउटा बडो भड्खारो पारिदिएको थियो अनि जताततै धरतीको छाती छिया छिया पारेर एउटा कुरूपताको रचना गरेको थियो माझीहरू बल्ल तल्ल भड्खारो पार गरेर पुछार चौरको डिलमा पुगे आफ्ना आँखालाई तल इन्द्रावतीको फाँटमा पुर्याएर हेर्दा उनीहरूको हंसले ठाउँ छोड्यो पुछार चौरको पहिरो लडेर त्यसका डिलमा पुस्ता न पुस्तादेखि उभिएको पिपलको रुख तल बगरमा पुगेको थियो पारी जोगी पार्टीको तल्लो पाखो बगेर इन्द्रावतीको प्रवाहलाई रोकिदिँदा इन्द्रावतीको प्रगाड भेल एउटा भयङ्कर क्रुद्ध अजिङ्गर झैँ फुङकार्दै प्रचण्ड ताण्डव मुद्रामा उर्लेर उत्तरतिर हानिएर माझीहरूले कठोर श्रम गरी डेढ एक महिना पहिले तयार पारेको आफ्ना अन्तिम रगत पसिनाका थोपाले मोलाएको करिब एक मान्छे अग्लो अजङ्गको बाँधसहितको अग्लो नयाँ खेत सम्पूर्ण आफ्ना महाकाल उदरमा पचाइसकेको हिजोसम्म आफ्ना छातीमा लहराउँदा हरिया धानको बोट झुलाउँदै आफ्नो आशावरीको धुनमा भोका नाङ्गा माझीका आँखामा सुनौलो भोलिको चित्र हँसाइरहेको धरतीको टुक्रो इन्द्रावतीको भोको उदरमा समाधिस्थ भइसकेको अनि दायाँ बायाँका जे जति रुख बिरुवा झाडी बुट्यान पाखा पखेरा पोथ्रा पोथ्री थिए ती सबै उसका खोपाग्नीमा भस्म भइसकेका थिए आँखाले भेटेसम्म इन्द्रावतीको किनारमा जता हेरे पनि एउटा विनाश लीलाको विभत्स दृश्य थियो हे भगवान् झन्डै झन्डै एकैसाथमा भूमासहित सबै माझीका घाँटीबाट क्रन्दन फुट्यो आजसम्म जुन इन्द्रावतीले यी निरह टुरा माझीहरूलाई आफ्ना सन्तानका रूपमा लालन पोषण गर्दै आएकी थिइन् आज तिनैले साना काजीका पक्ष लागेर उनीहरूका धुकधुकीमा बोल्ने आशाको आखिरी स्वर पनि बन्द गराइदिइन् उनीहरूका छातीभित्र भर्खर भर्खरै पलाउन लागेको सपनाको अन्तिम पालुवालाई पनि आफ्नो क्रूर पैताला मुनि दलित पारिदिएकी थिइन् अब यी गरिबका हातमा आफ्नो जिजी विषालाई आडा दिने अन्तिम टेवा पनि थिएन प्रत्येक माझीले आफ्ना शाश्वत वेदनापूर्ण प्रश्न आँखामा भारेर बुढा भुबा उनीहरूलाई आपत्तिका अन्तिम बेलामा बाटो सुझाउने आड भरोस दिने र उनीहरूको अगाडि ढालका रूपमा खडा हुने एकमात्र मिजार नाइके अगुवाको मुखमा हेरे सायद त्यस अनुभवी र पाको अनुहारका रेखाहरूमा त्यस्तो कुनै रेखा छ कि जसले उनीहरूलाई कुनै नयाँ उपाय सुझाओस् तर अहिले समयको क्रूरता र समाज व्यवस्थाको निर्मम लाठोले एकैपल्ट हमला गर्दा आफ्नो सम्पूर्ण स्वत्व गुमाइसकेको पौरुष र साहसको ढाड भाँचिसकेको बेसहारा निरालम्ब बुढाको अनुहारमा एउटा व्यवस्थाको छाया आँखामा पीडा र वेदनाको तरलता बाहेक के बाँचेको थियो र ऊ आँखाभरि निरीहताको टलपलाउँदो पानी बनेर आफ्नो सम्पूर्ण उग्रता लिएर गडगडाउँदै उफ्रँदै प्रबल वेगमा उर्लँदै इन्द्रावतीको बाढीसँग मानव लामो फिरात गरिरहेको थियो